तपाईँ हाम्रो घडीमा दस सकियो अनि तपाईँले देश तथा विदेशका खबरहरू सुनिसक्नुभयो भिजन एकानब्बे दशमलव छ मेघार्समा दस बजीको समाचार पश्चात एघार बजेसम्म तपाईँको आफ्नै कार्यक्रम प्रिय कार्यक्रम मुक्तक माला आउने गर्दछ र आज पनि कार्यक्रम लिएर म उपस्थित भइसकेको छु छरिएर रहनुभएका तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई एउटै मालामा गाँच्ने हाम्रो प्रयास कार्यक्रम मुक्तक मालाको प्रयास तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार श्रोता आज पनि मसँग प्रविधि संयोजनमा रमेशजी हुनुहुन्छ सँगै कविताजी पनि हुनुहुन्छ तपाईँले हामीलाई एकानब्बे दशमलव छ मेघार्जमा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न भूभागमा त्यस्तै W W W dot radio vision dot com dot NP log on गरेर संसारका जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ जिन्दगीका खुसी खोज्न पुगेका स्थानमा जिन्दगीका खुसी खोज्न पुगेका स्थानमा पल फर्मे सपनाहरू मिल्छन् संसारमा नेपालीका सपनाहरू टुटिरहन्छन् घरिघरि कहिले इराक कहिले अफगानिस्तानमा कहिले इराक कहिले अफगानिस्तानमा यो एउटा मार्मिक मुक्तक परदेशमा नेपाली युवाहरूलाई परेको विपत्तिलाई यसरी मुक्तकको चार हरफमा कलात्मक तरिकाले लेखेर हामीलाई पठाउनुभयो सन्दीप सङ्ग्रौला दिलदुखीजीले लाली गुराँस नगरपालिका आठ तेह्रथौँ उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ आजको कार्यक्रम मुक्तक मालामा सन्दीप संग्रौला दिलदुखीजीका यिनै मार्मिक मुक्तक हरफसँगै मुक्तकको सिलसिला सुरु गर्न चाहन्छु सन्दीप सङ्ग्रला दिलदुखीजी कार्यक्रम मुक्तक मालाको नियमित अङ्कमा यसरी नै आउँदै गर्नुहुन्छ मिठो माया बोकेर आउनुहुन्छ मुक्तक कच्च मिठो लेख्नुहुन्छ आजको यो अङ्कमा पनि श्रोता तपाईँहरूले नै पठाउनुभएका धेरैभन्दा धेरै मुक्त गरपहरू मसँगै छन् तपाईँले Muktakmala at the rate Gmail dot कममा मुक्तक पठाउनु भएको छ मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा मुक्तक पठाउनु भएको छ त्यस्तै गरेर सवाल जवाफ मुक्तक पनि पठाउनु भएको छ म हालो फालो छोड्दै जानेछु कार्यक्रम सँगै रहनुहोस् ल गल्लीहरूमा बिछोडिएका नारी देखिन्छन् गल्लीहरूमा बिछोडिएका नारी देखिन्छन् कोही खोलावारी त कोही पारी देखिन्छन् आफ्नै देशलाई देख्दा नि लाज लाग्छ यार किनकि देउसी हतियारा बलात्कारी देखिन्छन् किनकि देउसी हतियारा बलात्कारी देखिन्छन् ओहो मैले अर्को मुक्तक तपाईँहरू समक्ष राखेँ श्रोता यो मुक्तक अनमोल शर्माजीको सुबाघाट गङ्गामाला नगरपालिका तेह्र सुर्खेत उहाँको घर हो अनमोल शर्माजीले सम्भवतः मलाई लाग्छ पहिलोपटक हामीलाई मुक्तक लेखेर पठाउनुभयो अनमोल शर्माजीका यिनै मार्मिक मुक्त खराबहरूसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ श्रोता भुवन सापकोटाजीको जस्तो भेट्यौ त्यस्तै बन्ने मान्नै पर्छ तिमीलाई जस्तो भेट्यौ त्यस्तै बन्ने मान्नै पर्छ तिमीलाई फुल फुलाइ चरा खन्ने मान्नै पर्छ तिमीलाई वाह यति छिटै भुल्न सक्यौ त्यति मिठो अतीत मलाई त चिन्यौ धन्ने मान्नै पर्छ तिमीलाई मलाई त चिन्यौ धन्ने मान्नै पर्छ तिमीलाई भुवन सापकोटाजी कास्की पोखराबाट उहाँ पनि पहिलोपटक नै हामी समक्ष आउनुभएको हुनुपर्छ फेसबुकको बाटो हुँदै अर्को मुक्तक छ मसँग जनक जङ्घारजीको उहाँकै मुक्तक म लिँदैछु अब भने साँच्चै महसुस भयो तिम्रो अनुहार देखेर साँच्चै महसुस भयो तिम्रो अनुहार देखेर प्रेमको मूल्य तोक्ने यो बजार देखेर मात्र बनावटी थियो तिम्रो श्रृङ्गार जस्तो बस यस्तै लाग्यो प्रिय यो प्यार देखेर बस यस्तै लाग्यो प्रिय त्यो प्यार देखेर जनक टीकापुर टिकापुर कैलालीका मुक्तकार हामीलाई नियमित रूपमा यसरी नै सम्झाउँदै गर्नुहुन्छ उहाँ अर्को मुक्तक छ मसँग एन्जिला ढकालजीको यादमा तडफिएर भुल गर्यौ नि यादमा तडफिएर भुल गऱ्यौ नि प्रेममा कल्पिएर भुल गऱ्यौ नि म तिमीलाई साथी ठान्दथेँ प्रेमिका सम्सिएर भुल गर्यौ नि प्रेमिका सम्सिएर भुल गर्यौ नि ओहो एन्सीलाई ढकालजीको यो मुक्तक फिर्तामोड साफा उहाँको घर हो अब भने श्रोता कार्यक्रममा हामी पहिलो गीत सुन्नु सुन्नुलाई मसँग उमेश भट्टराई खोटाङ्गीजीको मुक्तक रहेको छ हाल उहाँ मलेसियामा हुनुहुन्छ उमेश भट्टराईजीका मुक्त कार्यक्रममा पहिलो साङ्गीतिक कोसेली तपाईँलाई मैले यता मुटु बेची तिमीलाई उता दाम पठाएको छु मैले यता मोटुपे तिमलाई उता दाम पठाएको छु कसले भनी भन्छु होला चिठीभित्र नाम पठाएको छु तिम्रो लागि उपहार स्वरूप धेरै कुरा लेख्न नसकेर अलिकति आँसु हाली खाली कागज खाम पठाएको छु अलिकति आँसु हाली खाली कागज खाम पठाएको छु सिद्धिहरूमा खोजिनु तिम्रो है प्रश्नको जवाब मेरो चिठीहरूमा खोजिनु यदि चित्ता तिमीलाई बुझ्दैन भने यदि चित्ता तिमीलाई बुझ्दैन भने मेरो सामुन्ने आएर सोध्नु पर बसन दो दबा मेरो चिट्ठी करूँगा कबूल हारुलाई भोल भएन जस्तो लागुलाई तारा खेलेर छोड्यौ तिमीले किन तारा खेलेर छोड्यौ तिमीले किन मेरो पेसा भाइ भए i Thank you. तिमीले किन तर दियो तिमीले किन मेरो आँखाको सुनै तिम्रो हर प्रश्नको जवाब मेरो चिठीहरूमा खोज्नु यदि चित्त तिमीलाई बुझ्दैन भने मेरो सामुन्ने आएर सोध्नु उमेश भट्ट राई जवाब मेरो उमेश भट्टराई खोटाङ्गीजीका मुक्त खरबहरूसँगै यो मिठो गीत मैले कार्यक्रम मुक्तक मालामा श्रोता तपाईँहरू समक्ष राखेँ आजको बसाइमा पनि म तपाईँहरूकै मुक्त खरबहरू आलो पालो लिइरहेको छु कलम फेरिएन मेरो कहिल्यै कापी फेरिएन कलम फेरिएन मेरो कहिल्यै कापी फेरिएन लेखिरहन्छ उनैलाई यो हात पापी फेरिएन बरु फेरियो होला उनको जीवन मन फेरियो होला तर मेरो जीवन र मन भने कदापि फेरिएन तर मेरो जीवन र मन भने कदापि फेरिएन मैले अर्को मुक्तक जोडेँ यो मुक्तक हरिविवश पिएमजीको पहिलोपटक हरिविवश पिएमजीले मुक्तक पठाउनु भएको हुनुपर्छ कार्यक्रममा उहाँले सम्पर्क ठेगाना अह अटाउँदै अटाउनु भएनछ अर्को मुक्तक म लिँदैछु श्रोता मसँग मुक्तक छ घायल दीपक कार्कीजीको सोचेका सपनाहरू चकनाचुर भए पनि सोचेका सपनाहरू चकनाचुर भए पनि दुश्मनहरू खुसीले भरपुर भए पनि मान्छे भएर बाँच्ने कोसिस गर्नेछु सबैको नजरमा कुकुर भए पनि सबैको नजरमा कुकुर भए पनि ओहो त्यस्तो है घायल दीपक कार्की चाहिँ बनकटुवा नौ ललितपुर बाँके उहाँको घर हो हाल उहाँ यही दुबईमा हुनुहुन्छ अर्को मुक्तक छ मसँग जीवन नारायण भण्डारीजीको पापीलाई धर्म कर्म गरे नि पाप लाग्छ पापीलाई धर्म कर्म गरे नि पाप लाग्छ चोर जति सुध्रिए नि चोरको छाप लाग्छ तिमीले कसैको दिल नदुखाउनु हेर दुखेको मनले दिएको सराप लाग्छ दुखेको मनले दिएको सराप लाग्छ हो है जीवन नारायण भण्डारीजी चापाकोट चार सेङ्जा उहाँको घर हो हाल उहाँ अफ्रिकामा हुनुहुन्छ मसँग अर्को मुक्तक निश्चल आँसु घायलजीको रहेको छ रावण भन्दैछन् कोही कोही सीता भन्दैछन् रावण भन्दैछन् कोही कोही सीता भन्दैछन् ठुला बडा खुर्सी भाललाई कानुन तिता भन्दैछन् हेर्नुहोस् त्यो कला सडक अनि संसदमा संविधान लेख्नेहरू नै प्रजाका रमिता भन्दैछन् संविधान लेख्नेहरू नै प्रजाका रमिता भन्दैछन् निश्चला घायलजी मोरङ उहाँको घर हो सधैँ सधैँ उहाँ परदेशमा हुनुहुन्छ भन्थे अहिले भने उहाँ घरदेशतिरै आउनुभएको छ अर्को मुक्तक मसँग छ श्रोता प्रकाश पाठक योगीजीको देश बदल्नु छ समाज बदल्नु छ देश बदल्नु छ समाज बदल्नु छ सबै युवा मिलेर आज बदल्नु छ प्रगति हुँदैन यस्तो व्यवस्थाले यहाँ चलियाको गुन्डा राज बदल्नु छ चलियाको गुन्डा राज बदल्नु छ प्रकाश पाठक योगीजी चितवन एक जगतपुर उहाँको घर हो हाल उहाँ चेन्नई भारतमा हुनुहुन्छ कार्यक्रम मुक्तक मालामा नियमित रूपमा यसरी नै आउनुहुन्छ मिठो माया मिठो प्यार बोकेर अब अनि श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्नेछौँ मसँग जय सङ्घर्ष सङ्गमजीको मुक्तक रहेको छ दिपायल डोटी उहाँको घर हो हाल उहाँ कतारमा हुनुहुन्छ जय सङ्घर्ष सङ्गमजीका मुक्तकरबहरूसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई तेरी चश्मे मस्त से खासो आम मस्त सिन्दुरले सिउँदो तिम्रो रङ्गाउने बेला भो सिन्दुरले सिउँदो तिम्रो रङ्गाउने बेला भो हातभरि छन्झन्चुरा बजाउने बेला भो हतारिनु पर्दैन पर्खी बसे हुन्छ सानो मनभरि माया बोकी म आउने बेला भो मनभरि माया बोकी म आउने बेला भो सिन्दुर बनेर म जिउँदो सजाउँछु तिमीले त्यसो सधैँ लाज राख्नु सिन्दुर बनेर जिउँदो सजाउँछु तिमीले त्यसो सधैँ लाज राख्नु हृदय राख्नु दुःख पानी सुख पानी मैसँग बाँच्नु नजरमा होइन हृदय राख्नु दुःख पानी सुख पानी मैसँग बाँच्नु सङ्गीत बनेर तिमी मामा छौ मधुर भएर ममा हराउनु सिन्दुर बनेर म सिउँदो सजाउँछु तिमीले त्यसो सधैँ लाज राख्नु सिन्दुर बनेर जय सङ्घर्ष सङ्गमजीका मिठा मुक्त खराबहरूसँगै यो मिठो गीत श्रोता तपाईँले कार्यक्रम मुक्तक मालामा सुन्नुभयो रेडियो बिज एकानब्बे दशमलव छ मेगा हर्समा तपाईँ कार्यक्रम मुक्तक माला सुनिरहनु भएको छ नियमित सुन्नुहुन्छ कार्यक्रम मुक्तक माला सुन्ने चाह मनभरि हुँदाहुँदै पनि छुट्यो भने मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot blogspot dot com त्यस्तै प्रकाश हरियालजीको blog blog Prakash dot blogspot dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ तपाईँले युट्युबमा गएर मुक्तकमाला भनेर सर्च गर्नुभयो भने पनि मुक्तकमालाका सम्पूर्ण अङ्कहरू भेटाउन सक्नुहुन्छ अब नि श्रोता कार्यक्रममा भेला भएको छ सवाल जवाफ मुक्तकको मलाई यो सवाल जवाफ मुक्तक धेरै अगाडि पठाउनु भएको हो हामीलाई नियमित रूपमा कार्यक्रम मुक्तक मालामा उहाँहरू दुवैजनालाई मिठो माया बाँडिरहनुहुन्छ आज सवाल जवाफ लेखेर पठाउनु भएको छ आवास थापाजी र बिन्दा खतिवटा लुरीजीले आवास थापाजीको घर बिर्खा तिन स्याङसा हाल उहाँ मलेसियामा हुनुहुन्छ बिन्दा कतिवटा लुरिसीको घर दाथिङ हो हाल उहाँ काठमाडौँमा हुनुहुन्छ आवाज थापाजीका मुक्त घरहरूमा तपाईँले मेरो स्वर सुन्न सक्नुहुन्छ श्रोता अनि बिन्दा कतिवटा लुरिसीका मुक्त घरहरूमा तपाईँले टिका पोखरेलजीको सुर सुन्न सक्नुहुन्छ टिकाजी सवाल जवाफ मुक्तकै लागि भनेर अघिदेखि मेरै अगाडि मुसुक्क मुस्कुराएर बसिरहनु भएको छ अब भने हामी तपाईँहरू समक्ष सवाल जवाफ राख्नेछौँ सुरु गरौँ सवाल जवाफ आवास थापाजीबाट जङ्घार तर्दा साथ दिने लाठी खोज्दैछु म जङ्घार तर्ता साथ दिने लाठी खोज्दैछु म पिरतीको दियो अनि बाती खोज्दैछु म दोबाटोमा पुग्दाखेरि भेट भयो बिन्दासँग तिमी जस्तै एउटा असल साथी खोज्दैछु म तिमी जस्तै एउटी असल साथी खोज्दैछु म तिमी बिना दिन नि मलाई रात हुनेछ तिमी बिना दिन नि मलाई रात हुनेछ जिन्दगीभर तिमीलाई मेरो साथ हुनेछ जति विपद परे पनि दुःख कहिले कहदिन तिम्रो काखमा बसे प्रेम बात हुनेछ तिम्रो काखमा बसे प्रेम बात हुनेछ कुरा सुन्दा तिम्रो मलाई भर लागेको छ कुरा सुन्दा तिम्रो मलाई भर लागेको छ माया प्रेम गाँच्न मलाई रहर लागेको छ आवश्यकता भन्दा बढी आत्मीयता घातक अरे जाला बुन्न खोसिया हो कि जमानाको डर लागेको छ जाला बुन्न खोसिया हो कि जमानाको डर लागेको छ मेरो मुटु मेरो धड्कन खास बनाउँछु मेरो मुटु मेरो धड्कन खास बनाउँछु मैले फेर्ने हरेक पलको श्वास बनाउँछु बैरी शत्रु बाटो छेक्दै आए पनि हाम्रो सामु तिमलाई मैले केवल मेरो आवास बनाउँछु तिमलाई मैले केवल मेरो आवास बनाउँछु नगर्नु है घात कहिले तिम्रै भर परेको छु नगर्नु है घात कहिले तिम्रै भर परेको छु आजैदेखि तिम्रो तिलमा मैले बस्नै सरेको छु धेरै पटक ठगेको छ आफ्नै जिन्दगीले मलाई छैन सामर्थ्य त्यो अब आफूसँगै हरेको छु छैन सामर्थ्य त्यो अब आफूसँगै हरेको छु तिमी जिउने धरती अनि गगन हुन्छु म तिमी जिउने धरती अनि गगन हुन्छु म हरेक तिम्रो मुटुको धड्कन हुन्छु म बसाएर तिमलाई दिलको सिंहासनमा रुवाउँदिन खुसीको पवन हुन्छु म रुवाउँदिन खुसीको पवन हुन्छु म तिम्रा लागि सिफान सारी रुदियाना उन किन्ने तिम्रो लागि सिफान सारी रुदियाना उन किन्ने सिक्रिहार औठी अनि हिरामोती सुन किन्ने केवल चोखो माया दिन्छु गरिबको छोरो म त छैन तागत तिम्रो लागि आकाशको जुन किन्ने छैन तागत तिम्रो लागि आकाशको जुन किन्ने झुपडीमा बाँसुरीको धुनको कुरा नगर न झुपडीमा बाँसुरीको धुनको कुरा नगर नगरन चाहिँदैन हिरामोती सुनको कुरा नगर न तिम्रै मुटु उपहार छ सारा संसार भुलाउन आकाशमा नाच्ने तारा जुनको कुरा नगरन आकाशमा नाच्ने तारा जुनको कुरा नगरन धनभन्दा मन ठुलो ठानी हौली सोच्या थिइनँ धनभन्दा मन ठुलो ठानी हौली सोच्या थिइनँ यति मिठा कुरा गर्न जानी हौली सोच्या थिइनँ संसारकै माने रहेछु म त बुझेँ बल्ल मेरो माया यति धेरै ज्ञानी हौली सोच्या थिइनँ मेरी माया यति धेरै ज्ञानी हौली सोच्या थिइनँ भेट्न साथै प्रेम प्याला खनायौ तिमीले भेट्न साथै प्रेम प्याला खनायौ तिमीले लुरी मेरी भनी सबलाई जनायौ तिमीले हिजोसम्म मनभरि घमण्डको पोको थियो खै कसरी यति ज्ञानी बनायौ तिमीले खै कसरी यति ज्ञानी बनायौ तिमीले निकै मिठो सवाल जवाब हामीले तपाईँहरू समक्ष राख्दै थियौँ तपाईँहरू पनि सुनिरहनु भएको थियो आनन्द लिइरहनु भएको थियो होला सवाल जवाब सकियो सवाल जवाब संयुक्त रूपमा लेखेर पठाउनुभयो बिर्खा तिन स्याङ्जाका मुक्तकार आवास थापाजी र धादिङकी मुक्तकार बिन्दा खतिवडा लोरीजीलाई धेरै धेरै धन्यवाद अनि मलाई सवाल जवाब फरि साथ दिनुभयो टिकाजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद अब पनि श्रोता कार्यक्रममा हामी अर्को एउटा गीत सुन्नेछौँ मसँग प्रवासी काजी सूर्यबहादुर थापाजीको मुक्तक रहेको छ रावतकोट साथ जहारमाडी दैले खुवाको घर हो हाल उहाँ बालासिनोर गुजरात भारतमा हुनुहुन्छ प्रवासी काजी सूर्यबहादुर थापाजीका मुक्त खरबहरूसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई तिमी उदाउन म अस्ताउन जरुरी थियो तिमी उदाउन म अस्ताउन जरुरी थियो केही पाउनलाई केही गुमाउन जरुरी थियो केही प्रभाव गरिन मैले बदनाममा हुँदा पनि बस्नु थियो र तिमीलाई बचाउन जरुरी थियो बस्नु थियो र तिमीलाई बचाउन जरुरी थियो सुने तिम्रो खुसी त्यतै थियो सुने तिम्रो खुसी त्यतै थियो त्यसैले म आइन तिमीलाई दुःख दिए त्यसैले म आइन तिमीलाई दुःख दिन सुने तिम्रो खुसी देखै थियो त्यसैले म आइन तिमीलाई दुःख दिन त्यसैले म आइन तिमीलाई दुःख दिन भन्ने गर्थ्यौ तिमी बिना म त हुन्छु आधा हो भन्ने गर्थ्यौ तिमी बिना म त हुन्छु आधा साथ दिन्छु भन्दा फेरि छु भन्दा फेरि के पर्यो र बाधा देखे तिम्रो माया फेरि रे त्यसैले म आइन तिमीलाई दुःख दिन त्यसैले म आइन तिमीलाई दुःख दिन प्रवासीकाजी सूर्यबहादुर थापाजीका मुक्तकरबहरूसँगै यो मिठो गीत तपाईँले कार्यक्रम मुक्तक मालामा सुन्नुभयो श्रोता रेडियो भिजन एकानब्बे दशमलव छ मेघार्समा तपाईँ मुक्तक माला सुनिरहनु भएको छ अनि म आजको बसाईमा तपाईँहरूले नै पठाउनुभएका मुक्तकरबहरू लिइरहेको छु चोक होस् या त गल्ली हेरिसक्नु छैन चोक होस् या त गल्ली हेरिसक्नु छैन जताततै हल्ली खल्ली हेरिसक्नु छैन बाउ मुगलान हुँदा आमा पहिला हिँडेपछि बालबच्चाको हेरी हेरिसक्नु छैन बालबच्चाको हेरी हेरिसक्नु छैन समाजमा देखिएका विभिन्न घटनाक्रमलाई यसरी व्यङ्ग्य कसेर मुक्तकमा उतार्न सकिन्छ यो मुक्तक सन्त समगाईजीको नामजुङ दुई गोर्खा उहाँको घर हो हाल थेगु दक्षिण कोरियामा हुनुहुन्छ सन्त समगाईजी कार्यक्रम मुक्तक मालाका नियमित अङ्गमा यसरी नै आउनुहुन्छ वा गच्छपको मुक्तक लेख्नुहुन्छ सन्तोषीका मुक्त खराबहरूसँगै अर्को मुक्तक म लिन्छु सूरज पराजुलीजीको कहीँ कतै कुनै प्रमाणित लिखत थिएन कहीँ कतै कुनै प्रमाणित लिखत थिएन विरोधी थिए उसका कोही सहमत थिएन अनेकौं षड्यन्त्र चालछेलका कुरा बुन्थ्यो उसकै स्वार्थ थियो सारा जगत थिएन उसकै स्वार्थ थियो सारा जगत थिएन सुरज पराजुलीजी पोखराका मुक्तकार उहाँ पनि बडो मिठो मुक्तक लेख्नुहुन्छ आउनुहुन्छ यसरी नै हाम्रो कार्यक्रममा नियमित रूपमा अर्को मुक्तक छ श्रोता मसँग राजन कार्कीजीको अझै तिम्रो व्यवहार कच्चा देखाउनु पर्दैन अझै तिम्रो व्यवहार कच्चा देखाउनु पर्दैन कुरा लुकाई अहिले सच्चा देखाउनु पर्दैन पराईको भइसके भने मात्र पुग्छ मलाई श्रीमानसँगै तिम्रो बच्चा देखाउनु पर्दैन कुरा लुकाई अहिले सच्चा देखाउनु पर्दैन बडो गाह्रो हुन्छ है यस्तो अवस्थामा राजन कार्कीजीको यो मुक्तक मोरङ हरैँचा उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ अर्को मुक्तक छ श्रोता मसँग कमल भोगटी अन्जानजीको मै छोरालाई सम्झिएर रुँदै छिन् रे आमा मै छोरालाई सम्झिएर रुँदैछिन् रे आमा पानी पँधेरी गर्दै लुगा धुँदैछिन् रे आमा लाउँ लाउँ उखाउ खाउँ भन्ने बेला परदेशियो भन्दै म आउने बाटो हेरी तस्बिर छुँदैछिन् रे आमा म आउने बाटो हेरी तस्बिर छुँदैछिन् रे आमा कमल बोगटी अन्जान बर्दियालीजीको यो मुक्तक हाल उहाँ काठमाडौँमा हुनुहुन्छ आमालाई नै सम्झेर अर्को मुक्तक उमेश कल्पितजीले हामीलाई लेखेर पठाउनु भएको छ बाटो हिँड होसियार भई भन्छन् आमाले बाटो हिँड होसियार भई भन्छन् आमाले छोराछोरी फर्कने दिन गन्छन् आमाले आफ्नो ज्यानको बाजी राखी सन्तान हँसाउन जस्तो सुखे दुःख कष्ट सहन्छन् आमाले जस्तो सुकै दुःख कष्ट सहनसिन आमाले उमेश कल्पितजीको यो मुक्ताक मेहेली नौ तापले जुङ उहाँको घर हो आमाको बारेमा उहाँले पनि मिठा हरप कोरेर पठाउनुभयो अर्को मुक्तक पुष्प आरजेजीको मसँग रहेको छ श्रोता मिल्ने भए म आफ्नो घरसँगै थर फेर्नेछु मिल्ने भए म आफ्नो घरसँगै थर फेर्नेछु मरिरहने मान्छे यो कोलाहल सहर फेर्नेछु जालछेलको यो दन्तको बीचमा फँसिरहँदा जालछेल यो द्वन्दको बीचमा फँसिरहँदा सारा दुनियाँलाई राम्रो देख्ने नजर फेर्नेछु सारा दुनियाँलाई राम्रो देख्ने नजर फेर्नेछु पुष्पहार जे चिज रोपानी नौसाफा हाल उहाँ मरुभूमिबाट भनेर मुक्तक पठाउनु भएको छ अब पनि श्रोता हामी अर्को एउटा गीत सुन्नेछौँ मसँग दिनेश धामीजीको मुक्तक रहेको छ बजाङ उहाँको घर हो हाल उहाँ भारत बेङ्गलोरमा हुनुहुन्छ दिनेश धामीजीका मुक्तकारहरूसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई भेटिएका मान्छे हरेक चिन्न सकिँदैन भेटिएका मान्छे हरेक चिन्न सकिँदैन झन्भित्रदेखि त एक चिन्न सकिँदैन झेपारोले जस्तै रङ फेर्छन् मान्छेहरू मान्छे एक रूप अनेक चिन्न सकिँदैन मान्छे एक रूप अनेक चिन्न सकिँदैन मेजिका मुक्त खराबहरूसँगै यो मिठो गीत श्रोता मैले कार्यक्रम मुक्तक मालामा तपाईँहरू समक्ष राखेँ आजलाई भने कार्यक्रम मुक्तक मालामा तपाईँहरूका मुक्त खराबहरू जोड्ने यो सिलसिला यति मात्रै तपाईँहरूले पठाउनुभएका आज धेरै मुक्त खराबहरू मसँग छन् साथैमा छन् अर्को साताको मुक्तक मालाको वसैमा म पक्कै जोड्नेछु आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो कार्यक्रम सुनिसकेपछि तपाईँलाई पनि मुक्त खराबहरू पठाउन मनभयो प्रतिक्रिया दिन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 मिठो माया बाँड्नुहुने सूरज खैरे विवशीको मलाई एउटा नयाँ गीत प्राप्त भएको छ यो गीतमा संगीत सन्तोष केसीजीले भर्नुभएको छ भने आवाज प्रमोद खरेलज्यूले दिनुभएको छ अबको क्रममा सूरज खैरे विवासीले लेख्नुभएको यो गीत तपाईँहरू समक्ष राख्दै बिदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँ केही भागमा भरून् शुभरात्रि जय मुक्ताक धरतीको गर्छु तिमी आकाशको कुरा नगर्नुला आँखामा सजाए तिमलाई आँसु बनी नझर्नुला हो म यो धरतीको कुरा गर्छु तिमी आकाशको कुरा नगर्नुला आँखामा सजाए तिमलाई आँसु बनी नझर्नुला मनालाई बुझ्ने होस् मायालाई पुज्ने होस त्यहाँ तिम्रो मेरो दुई मुटु एक धड्कन खुसी हुन्छ जहाँ दिलभित्र हाम्रो माया अटे না तिमले किस्ता किस्तामा मेरो साथमा भयो भने माया दिए पुग्छ तिमले किस्ता किस्तामा एक पल मनको आँखाले जिन्दगी जिएर हेर फुल जस्तै दिनमा सजाई राख्नेछु दिल रहता ही एक पल मन को आखा ले जिंदगी जिए रहता है फूल जस्ते दिल में सजाई रखने छू दिल दिए रहता है सारा खुसी तिमलाई तिम्रो दुःख मैले लिएको छु खुसी छौ कि छैनौ तिमी सके जति माया दिएको छु खुसी छौ कि छैनौ तिमी सके जति माया दिएको छु म यो धरतीको कुरा गर्छु तिमी आकाशको कुरा नगर्नु आँखामा सजाए तिमीलाई आँसु बनी नझर्नुला हो म यो धरतीको कुरा गर्छु तिमी आकाशको कुरा नगर्नुला आँखामा सजाए तिमलाई आँसु बनी नझर्नुला मनालाई बुझ्ने हो मायालाई पुज्ने हो तिम्रो मेरो दुई मुटु एक धडकन खुसी हुन्छ जहाँ दिलभित्र हाम्रो माया না